छु यो क्षणलाई याद मात्र बाँकी रहन्छ सजौँ हामी यसलाई 그대 यो दिनमा सम्झिने छु यो क्षणलाई याद मात्र बाँकी रहन्छ सजाउ हामी यस पललाई